नमस्कार अनि हार्दिक अभिवादन टक्राउन चाहन्छु सम्पूर्ण श्रोता मित्रहरूमा कार्यक्रम जफर इन्जोयको एपिसोडमा र प्राविधिक मित्र राजसँगै म उपस्थित भइसकेका छु दिवस मगर सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम जसप्रेन्जेकको यो एपिसोडलाई तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकासँगै इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बिहान एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म उपस्थित हुने गर्दछु कार्यक्रम जसप्रेन्जे रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहसमा हरेक दिन आउने गर्दछ तपाईँलाई दुईवटा टेलिफोन नम्बरबाट स्वागत गर्ने गर्दछु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र कार्यक्रम जस्ट फ्रो इन्जिम आज पनि मैले केही गजलहरू भाषण गर्ने तत्क्रममा जुटिराखेको छु एउटा मिठो साङ्गीतिक आवाज जोड्छु र त्यसपछि म केही गजलहरू कार्यक्रममा भाषण गर्नेछु मसँग धेरै गजलहरू आएको छ आज पनि केही गजलहरूलाई म आज कार्यक्रममा स्थान दिनेछु तपाईँ पनि भन्न चाहनुहुन्छ गजल भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्लै La बोटमा निकै नै मिठो साङ्गीतिक आवाज राख्यो कार्यक्रम जस्ट प्रेन्जेको यो एपिसोडमा कार्यक्रम जस्ट प्रेन्जेको यो एपिसोड सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ कार्यक्रममा म आज केही गजलहरूलाई कार्यक्रममा स्थान दिन्छु यदि तपाईँ पनि गजल चुटकिला मुक्त भन्न चाहनुहुन्छ कार्यक्रममा आउन मन लागेको छ भने दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँ गाउन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ बिएस पृथकको मुक्त गजल मैले वाचन गर्न लागिराखेको छु गोर्खाको साथी हुनुहुन्छ मेरा लागि संसारकै महान मेरी आमा मेरा लागि संसारकै महान मेरी आमा जन्मदिन यो धरतीमा भगवान् मेरी आमा देवीको रूप देख्छु म त तिम्रो मुहार हेर्दा देवीको रूप देख्छु म त तिम्रो मुहार हेर्दा दुर्गा लक्ष्मी सरस्वती समान मेरी आमा त्यो कोखबाट जन्म पाए भाग्यमानी हुँ म त्यो कोखबाट जन्म पाए भाग्यमानी हुम दैवबाट मैले पाएको वरदान मेरी आमा आफू नखाई मलाई खुवाउँछिन् भोको पेट बसी आफू नखाई मलाई खुवाउँछिन् भोको पेट बसी पीडा लुकाइदिन्छन् सधैँ मुस्कान मेरी आमा अर्को जन्म पनि तिम्रै कोखमा बास पाऊँ अर्को जन्म पनि तिम्रै कोखमा बास पाऊँ मेरो मुटु मेरो धड्कन पराण मेरी आमा जन्मदिन यो धरतीमा भगवान् मेरी आमा बिएस पृथक गोर्खाको साथी हुनुहुन्थ्यो हाल अहिले युए दुबईमा हुनुहुन्छ उहाँले एउटा निकै नै मिठो गजल बाल गजल पठाउनु भएको थियो कार्यक्रम जस्ट एन्जेका लागि निकै नै मिठो गजल आफ्नो आमालाई समर्पित गरेर लेखिएको थियो यो गजल यदि तपाईँ पनि कार्यक्रममा गजल मुक्त भाषण गर्न आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ होस्मा होसैमा त मान्छे ढल्छ हजुरलाई के थाहा होसैमा त मान्छे ढल्छ हजुरलाई के थाहा जिन्दगी कसरी चल्छ हजुरलाई के थाहा बाबु देवकोटा रहेको थियो गजल रहेको छ हुनसक्छ आँखाले देखेको झुट हुनसक्छ आफ्नै आँखा पनि छल्छ हजुरलाई के थाहा खुब राम्रो हुनुहुन्छ उहाँको सामु त ढुङ्गे मन पनि गल्छ हजुरलाई के थाहा हामी मेहनत गर्दैनौँ पो त होइन त यो माटोमा सुन फल्छ हजुरलाई के थाहा हजुरले बुझ्नु भएको छैन यो सहरमा हो पानीमै आगो बल्छ हजुरलाई के थाहा निकै नै मिठो गजल थियो बाबु बोगटीले पठाउनु भएको थियो उहाँको गजललाई पनि मैले कार्यक्रममा स्थान दिएँ तपाईँ पनि कार्यक्रममा गजल भन्न चाहनुहुन्छ मुक्तक भन्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कति मरिन्छ कति बाँचिन्छ टुङ्गो छैन आशा साँचिन्छ कति मरिन्छ कति बाँचिन्छ टुङ्गो छैन आशा साँचिन्छ बिचरा त्यो कलिलो डाली फल फलाउँछ अनि भाँचिन्छ मादलोको ध्वनि सुनेपछि ऊ किन मादलोको ध्वनि सुनेपछि ऊ किन फुरुङ्ग हुन्छ छमछम नाचिन्छ संसारमा हाकेको देखि देखिन्थ्यो पाकेको संसार हाकेको देखिन्थ्यो पाकेको अक्सर के छ फेरि किन काँचिन्छ होसियार विपिन अस्ति अस्तित्व जोगाउन होसियार विपिन अस्तित्व जोगाउन एक दिन एक दिन अब गजका गजलकार जाँचिन्छ कति मरिन्छ कति बाँचिन्छ टुङ्गो छैन आशा साँचिन्छ भूपेन्द्र विशी हुनुहुन्थ्यो उहाँको गजललाई पनि कार्यक्रममा मैले भाषण गरेँ र मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पनि कार्यक्रममा पस्किराखेका छौँ र स्थान दिइराखेका छौँ र विशेष गरी कार्यक्रममा मैले गजलहरूलाई भाषण गरिराखेका छौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ मैले आज केही गजलहरूलाई कार्यक्रममा वाचन गरिराखेका छु पत्थरको बास छ मन्दिरभित्र पत्थरको बास छ मन्दिरभित्र त्यो कहाँ हाँस्छ मन्दिरभित्र धर्म गरे भन्दै बलिदिन्छ पशुको लास छ मन्दिरभित्र ईश्वर भनाउँदो नै ईश्र्या गर्छ ईश्वर भनाउँदो नै ईश्र्या गर्छ धेरै भोत्रा छ मन्दिरभित्र भेटी चढ्छ पुजारी मेटाउँछन् भ्रष्टाचार खास छ मन्दिरभित्र साधु पनि हरण हुनसक्छ साधु पनि हरण हुनसक्छ सबै बदमास छ मन्दिरभित्र पत्थरको बास छ मन्दिरभित्र त्यो कहाँ हाँस्छ मन्दिरभित्र रमेश भट्ट साधुको निकै नै मिठो गजल थियो कार्यक्रम जस्ट एनजिओको एपिसोडमा मैले भाषण गरिराखेको छु मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर र कार्यक्रममा मैले केही मुक्तहरूलाई आज भाषण गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ किन होला मलाई मार्ने योजना बनाइरहेछन् किन होला मलाई मार्ने योजना बनाइरहेछन् समाजको नजरबाट झार्ने योजना बनाइरहेछन् सुनिता खड्का स्पन्दन खड्काले पठाउनु भएको यो गजललाई मैले कार्यक्रममा भाषण गर्दैछु किन होला मलाई मार्ने योजना बनाइरहेछन् समाजको नजरबाट झार्ने योजना बनाइरहेछन् मैले कहीँ कतै गल्ती गरेँ जस्तो लाग्दैन फेरि मैले कहीँ कतै गल्ती गरेँ जस्तो लाग्दैन फेरि आर्यघाटमा बसाइ सार्ने योजना बनाइरहेछन् सायद तिम्रो र मेरो भेट अन्तिम हुनसक्छ सायद तिम्रो र मेरो भेट अन्तिम हुनसक्छ सक्छ सम्बन्धमा बार बार्ने योजना बनाइरहेछन् यी प्रगतिशील मान्छे भएर होला सायद नेपथ्यबाटै पर्दा उगार्ने योजना बनाइरहेछन् किन होला मलाई मार्ने योजना बनाइरहेछन् समाजको नजरबाट झार्ने योजना बनाइरहेछन् सुनिता खड्का स्पन्दन खड्का लेख्नुभएको थियो उहाँको कार्यक्रममा मैले भाषण गरिसकेको छु उहाँको गजललाई पनि विशेष गरी आज मैले गजललाई भाषण गरिराखेको छु धेरै धेरैभन्दा धेरै गजल भाषण गर्ने तत्कर्म म जुटिराखेको छु सकेसम्म धेरै गजललाई मैले आज कार्यक्रममा भाषण गर्छु होला यदि तपाईँ पनि केही भन्न चाहनुहुन्छ आफ्ना आफन्तजन घर पुर्याएर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ गजल लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ चुट्किला भन्न चाहनुहुन्छ र कसै साथीहरूलाई सन्देश एसएमएसहरू छोड्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ अझमभरि माया हाम्रो जोगाएर राखेकी छु अझमभरि माया हाम्रो जोगाएर राखेकी छु मि मुटुभित्र झिलझिल झिलमिल पारी सजाएर राखेको छु नगरन कुनै शङ्का अनन्त हो माया हाम्रो देखाउँदिन कसैलाई लुकाएर राखेकी छु हुन्न दिन्न आँखाबाट म ओजेल तिमीलाई सद्भाव र विश्वासले समाएर राखेकी छु तिमीले दिएको गुलाब यो हृदय चित्त बुझाउँदै हरपल आँखा सामु नछाएर राखेको छु दिनरात हरेक पल सताएर मार्छु मलाई तिम्रै तस्विर धर्कनमा टसाएर राखेको छु कार्यक्रममा सविता लुइटेल घिमिरेको एउटा मिठो गजल भाजन गऱ्यो भने एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ पखा ओ शनिबारको गाई मलाई शनिबारको दिन बिहानी पता देखेँ मैले एउटी सुन्दरीलाई Bye. বারক मैले सुन्दरीलाई हो देखे मैले छाला तथा का बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भेरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन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 कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम चाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा star city one ten CC र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ राह चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल Thank you. यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ program just for enjoy radio सय चार थुप्रो पाँच मेगाहसमा हरेक दिन आउने गर्दछ बिहान एघार बजी कर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म आउने गर्दछ कार्यक्रममा मैले केही गजलहरूलाई कार्यक्रममा आज स्थान दिइराखेका छु र साथीहरूले पठाउनु भएका गजललाई आज मैले कार्यक्रममा भाषण गरिराखेका छौँ कहाँ होला मेरै निम्ति मर्छु भन्ने मान्छे तिमीलाई धेरै माया गर्छु भन्ने मान्छे उर्मिला कोइराला आँसुले पठाउनु भएको पनौतीबार खोपासी काप्रेका साथी हुनुहुन्छ कहाँ होला मेरै निम्ति मर्छु भन्ने मान्छे तिमीलाई धेरै माया गर्छु भन्ने मान्छे कहाँबाट आयो घर कता पर्यो भन्दा चिनिनौ र तिम्रै आफ्नै पर्छु भन्ने मान्छे बस्यौ कि त दिल अन्तै पस्यौ कि त कतै सँगै सँगै सयौ खोली तर्छु भन्ने मान्छे आउनेछु बाजागाजा जन्तीले भन्थ्यो आउनेछु बाजागाजा जन्तीले भन्थ्यौ सिउँदो सिउँदोमा सिन्दुर भर्छु भन्ने मान्छे हाँस्दासँगै हाँस्थ्यौ रुदासँगै आँसु झार्थ्यौ तिम्रो अदरमा हाँसो छर्छु भन्ने मान्छे कहाँ होला मेरै निम्ति मर्छु भन्ने मान्छे तिमीलाई धेरै माया गर्छु भन्ने मान्छे पनौती खुपासी खुपासी काभ्रेका साथी हुनुहुन्थ्यो उर्मिला कोइराला आँसुले यो गजललाई मैले भाषण गरेँ कार्यक्रम जस्ट फर इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोयको एपिसोड सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक एक सय चार थुप्रो पाँच विकाससँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर पनि सुनिराख्नु भएको छ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर राज्यले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि जुन लामा जुनजी खाना खानुभयो अनि के कसरी बिताउने तत्कालमा हुनुहुन्छ त आजको दिन हुन्छ जुनजी कार्यक्रममा आउनु भएको छ आज कसरी सुरु हामीलाई के लिएर आउनु भएको छ हुन्छ सुनाउन सक्नुहुनेछ एकान्त एकान्तमय साथीलाई एक्लै एकान्तमय बस्छु साथी एकान्त नै प्यारो एकान्तमय बस्छु साथी एकान्त नै प्यारो कस्तो भाग्य लेखे हिताले बिष्टुरीले छोडी जाँदा बिष्टुरीले छोडी जाँदा पागल जस्तै हुन्छु एकान्तमा बस्छु साथी एक्लै एक्लै चिया छिया टुक्रा टुक्रा चिया छिया टुक्रा टुक्रा भयो साथी मन दोखो माया भन्दा ठुलो रहेछ यहाँ धन दोखो माया भन्दा ठुलो रहेछ यहाँ धन धनकै पछि लागेर धनकै पछि लागेर निष्ठुरीले छोरी बाटा अनि कसमको बन्धन सब तोरी बच्चा अनि कसमको बन्धन सब तोरी धन्यवाद निकै नै मिठो भाषण गर्नुभयो र जुनजी सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ मेरो घर पुरालाई हजुर अनि तपाईँलाई धन्यवाद अनि गणरुमको दाईलाई हजुर अनि मलाई जुन भनेर चिन्ने सबैलाई हुन्छ जुनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार जोन हुनुहुन्थ्यो बाट्य शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाट्य तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ माया गरे चाहिँ गरेर भान पारी मोरीले माया गरे चाहिँ गरेर भान पारी मोरीले पर्ख पर्ख भन्दै लगन सारी मोरीले पर्ख पर्ख भन्दै लगन सारी मोरीले चौतारीको बरपिपलमा साँची राखेर चौतारीको बरपिपललाई साँची राखेर कसम खाई अनि आफै हारी मोरीले दिलमा सजाउँछु मायाले सताउँछु भनेर दिलमा सजाउँछु मायाले सताउँछु भनेर शिरमा राखी ढुङ्गामा पछारी मोरीले आज शिर उठाए उठाएर हिँड्न गाह्रो छ आज शिर उठाएर हिँड्न गाह्रो छ मेरो इज्जत हिलोमा लतारी मोरीले तडपिएर यसरी म बाँच्नु परे पनि भन्दिनँ मेरो जीवन बिगारी मोरीले माया गरे चाहिँ गरेर भान पारी मोरीले पर्ख पर्ख भन्दै लगन सारी मोरीले टिकाराम सिंहको गजल थियो कार्यक्रममा भाषण गरिराखेका छौँ कार्यक्रम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच र आज मैले केही साथीहरूको गजललाई भाषण गरिराखेको छु र दुख छ दुख्ने गर्छ मुटु अक्सर जिन्दगीमा दुख्ने गर्छ मुटु अक्सर जिन्दगीमा जब लाग्छ पीडा लक्सर जिन्दगीमा मनको कुरा बुझ्ने साथी नहुँदा त मनको कुरा बुझ्ने साथी नहुँदा त नगरेकै बेस सफर जिन्दगीमा इच्छामाथि निरन्तर आगो लागे नि इच्छामाथि निरन्तर आगो लागे नि किन उम्रिदिन्छ रहर जिन्दगीमा जसले आँसु मात्रै दिएर दूर दूर जान्छ उसकै बाटो कुर्छ नजर जिन्दगीमा समयले यति लासार बनायो कि स्वीकारेछ देवता पत्थर जिन्दगीमा कार्यक्रममा भाषण गरेँ मैले अहिले गजल दीप मिलनको गजल रहेको थियो उहाँको गजललाई पनि कार्यक्रममा मैले भाषण गरेँ र कार्यक्रममा सकेसम्म धेरै गजलहरूलाई भाषण गर्ने तत्क्रममा म जुटिराखेका छौँ र हाम्रो कार्यक्रमको अन्ततिर पनि आइपुगेका छौँ र म अब केही गजलहरूलाई मात्रै कार्यक्रममा वाचन गर्ने जमर्को गरिराखेका छौँ र तपाईँ आउन चाहनुहुन्छ भने पनि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला गरिराखेका छौँ र हामी अब अन्तिम एउटा गजल भाषण गर्छौँ तिम्रै लागि गाउँ अनि सहर फेर्न सक्छु भनी हेर पुरुषवादी नजर फेर्न सक्छु तिम्रै लागि गाउँ अनि सहर फेर्न सक्छु भनी हेर पुरुषवादी नजर फेर्न सक्छु जान्छु बरु आँट्छु भने तिम्रै पछि लागि कसम प्रिय तिम्रै तिमी भए घर फेर्न सक्छु सु सुचाँदै चाहिँदैन प्यार दिए पुग्छ भन्छौ भने हाँसी खुसी थर फेर्न सक्छु घरभन्दा मै गरौँला तिमी अफिस गए गए घर धन्दा मै गरौँला तिमी अफिस गए इगोदेखि चलिआएको सफर फेर्न सक्छु कति पनि डर नमान अन्धो समाजको पवन हुम हरेक पल पहर फेर्न सक्छु जान्छौ बरु आँट्छौ भने तिम्रै पछि लागि कसम प्रिय तिमी भए घर फेर्न सक्छु पवन घरती मगरको गजललाई मैले कार्यक्रममा भाषण गरेँ हामी कार्यक्रमको अन्ततिर पनि आइपुगेका छौँ तिनजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम जटप्रो इन्जोयलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र मैले आज धेरै गजलहरूलाई भाषण गरेँ गजल पठाउने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद र यतिनेलसम्म मेरो आवाजलाई रेडियो सेट्सम्म पुऱ्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट गर्दै तपाईँकै आफ्नै साथी म दिवस मगर पनि मैमरी गए पनि सम्झिराख भन्ने एउटा मिठो साङ्गीतिक आवाजलाई पृष्ठभूमिमा छोड्दै आज कार्यक्रमबाट बिदा हुन्छु नमस्कार माथि खोला उर्लिएर तारी खेतलाई हाल्यो हजुरको नजरले パイハルクイチ